जिन्दगी मनको तिर्खा मनैको भन्दा कि एक दुई तिन चार पाँच काका झै भएको छ जिन्दगी मनको तिर्खा मनैको भन्दा कि एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो भार

पानी पधेरी टाढो हो दिन बिताउन साह्रै नै गाह्रो हो एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो हरे आट्या छु ढाट्या होइन नै आट्या छु एक दुई तिन चार पाँच दुई तिन चार पाँच छ गन्दै हिसाब गरेको सपना देखे मायालु मैले तिम्रो सिउँदो दोहारे Chuckle पूर्व पश्चिम र छुप छुप छुप छुप को सपना देखे मायालो तिमी सितै